संघीय आयोग बनाएर तराईका सबै जिल्ला पहाड़सँग टुक्र्याउने गम्भीर षड्यन्त्र भइरहेको एमाले उपाध्यक्ष भीम रावलको भनाई भारतमा मजदूरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय एकचालिस बेपत्ता आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बैलपाटा अस्पतालमा कर्मचारीहरूद्वारा दबाव स्वरूप फोटो पुर्दछन् पच्चिसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस डरुधामा विभिन्न कार्यक्रम गरी मनाइने जिल्ला कार्य समितिले एकलौटी रूपमा बाह्र सदस्यीय मनोनयन गरेपछि नेपाली काङ्ग्रेस कैलालीमा विवाद चुलिँदै गुटको स्वार्थ र तनाशाही ढंगले पार्टी सञ्चालन गरेको आरोप र दुर्लभ वन्यजन्तुको वासस्थान तथा जैविक मार्ग का दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने बसन्ता वन क्षेत्र विभिन्न नाममा मासिने क्रम तीव्र नमस्ते शुक्लफाटा गाडी बस पार्कमा नराख्न कञ्चनपुरका सिडिओको निर्देशन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म दिलदिपेश देउबा सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक भीम रावलले संघीय आयोग बनाएर सुदूरपश्चिम सहित तराईका सबै जिल्ला पहाड़सँग टुक्र्याउने गम्भीर षड्यन्त्र भइरहेको बताउनु भएको छ संघीय आयोग बनाएर सुदूरपश्चिम सहित पूरै तराईलाई पहाड़बाट अलग पार्ने र देशमा नयाँ खाले द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले सबैले सचेत हुनुपर्नेमा एमाले नेता राहुलको जोड रहेको छ यो देशी विदेशी षड्यन्त्रको हिस्सा हो संसारकर्मीसँग राहुलले भने समयमा सचेत हुन सकिएन भने राष्ट्रियता विरूद्ध गम्भीर खतरा आउन सक्छ हिजो धनगढ़ी विमानस्थलमा प्रेस चौतारी नेपाल कैलालीले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गर्दै एमाले नेता राहुलले जसका लागि संविधान संशोधन गर्न विधेयक ल्याइएको छ उनीहरूले नै विरोध गरिरहेकाले संविधान संशोधनको कुनै औचित्य नभएको बताउनु भएको छ संसदबाट विधेयक पास हुन नसक्ने जानकारी हुँदाहुँदै पनि दर्ता गरिनु आफैमा शंकास्पद विषय हो नेता राहुलले भने विवाद नै नभएकाले पाँच नम्बर प्रदेशमा अनावश्यक विवाद निम्त्याएर गम्भीर षड्यन्त्र शुरू भएको छ वर्तमान सरकारले ल्याएको संविधान संशोधनको विधेयक कुनै पनि हालतमा पास हुन नसक्ने राहुलको भनाइ छ निर्वाचन गर्नुपर्ने समयमा देशलाई आवश्यक द्वन्द्वमा फसाउने काम भइरहेकाले नेता राहुलले भने एमाले निर्वाचनका लागि तयार रहेको छ एमाले उपाध्यक्ष राहुल कञ्चनपुरमा आयोजित पार्टी कार्यक्रमका सिलसिलामा हिजो धनगढ़ी आइपुग्नु भएको थियो भारतमा मजदूरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय एकचालिस जना बेपत्ता भएका छन् निरस नेपाल कञ्चनपुर नामक गैर सरकारी संस्थाले भारतमुखी आप्रवासन बारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाइएको हो भारतमा मजदुरी गर्न गएका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका बाइस डोटीका उनासय र कञ्चनपुरका बीस जना गरी जम्मा एक सय एकचालिस जना बेपत्ता भएको पाइएको छ निरसेका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भने बेपत्ता भएका व्यक्ति पाँचदेखि बीस वर्षको अवधिसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको छ संस्थाले गरेको अध्ययन अनुसार तीनवटै जिल्लाका त्रिसठी प्रतिशत काम गर्ने उमेरका युवा भारतमा मजदूरीका लागि जाने गरेका छन् भारतमा मजदूरी गर्न जाने मध्ये साठी प्रतिशतसँग कमाएको पैसा सुरक्षित राख्नका लागि बैंक खाता नहुँदा उनीहरूको विप्रेषण समेत जोखिममा रहेको पाइएको व्यवस्थापक मडैले बताउनु भएको छ चिकित्सा शिक्षामा सुधारको माग गर्दै अठार दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अछामको बैलपाटा अस्पतालका कर्मचारीहरूले दबाव स्वरूप डाक्टर केसीलाई बचाइयोस् भनेर लेखिएको कार्डसहित फोटो प्रदर्शन गरेका छन् अस्पतालका डाक्टर विकास गौचनको नेतृत्वमा भएको कार्ड प्रदर्शनमा अस्पतालका सम्पूर्ण कर्मचारीहरूले एकबद्धता जनाएका छन् सबै कर्मचारीहरूले हात हातमा डाक्टर केसीको केसीलाई बचाइयोस् भनेर लेखिएका कार्ड लिएर फोटो प्रदर्शन गरेका हुन् फोटो प्रदर्शनमा सहभागी अस्पतालका उप medical director doctor Santosh Kumar ढुङ्गानाले डाक्टर केसीको मागप्रति सरकार गम्भीर नभएकाले उहाँको जीवन रक्षाका लागि दबाव स्वरूप कार्ड प्रदर्शन गरेको बताउनु भएको छ साथै उहाँले पटक पटक डाक्टर केसीको नैतिकताको परीक्षा नलिन पनि सरकारलाई आग्रह गरेका छनृ पच्चीसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस डडेलधुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ यही मंगिर अठार गति अर्थात डिसेम्बर तीनमा पच्चिसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागि हो हासिल गरौं दिको विकासका सत्र लक्ष्य सुनिश्चित गरौं हामीले चाहेको भविष्य भन्ने नाराका साथ दिवस भव्य रूपमा मनाइने भएको छ दिवसका अवसरमा जिल्ला सदरमुकाममा अठार गते बिहान एघार बजे डाँडा चोकबाट र्याली प्रारम्भ गरी जिल्ला विकास समिति डडेलधुराको सभाकक्ष कक्षमा पुगी सभामा परिणत हुने जिल्ला अपाङ्ग कल्याण सेवा समिति डलधुराका अध्यक्ष सुवास साउदले जानकारी दिनुभएको छ उक्त कार्यक्रममा सहभागी भई दिन हुन समेत अध्यक्ष साउदले सबैमा अनुरोध गर्नुभएको छ अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार परिवर्तन गर्न उनीहरूका अधिकारका बारेमा जनमानसमा जनचेतना फैलाउन र उनीहरूको पहिचान गर्न आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन् उन्नाइस सय बयानब्बेदेखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो संयुक्त राष्ट्र संघले सन् उन्नाइस सय बयानब्बेमा डिसेम्बर तीनलाई अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको बताइएको छ नेपाली कांग्रेस कैलालीमा जिल्ला कार्य समितिले एकलौटी रूमा गरेको सदस्य मनोनयनको विवाद सुलिएको छ जिल्ला कार्य समितिले एकलौटी रूमा बाह्रजना सदस्य मनोनयन गरेको भन्दै हिजो पार्टी कार्यालयमा असन्तुष्टि पक्षले पत्रकार सम्मेलन गरी एकलौटी मनोनयनले पार्टीले गम्भीर क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् बाह्रजना सदस्यीय मनोनित गर्दा पार्टीका अन्य नेता कार्यकर्तासँगै कुनै छलफल नै नगरी एकलौटी रूममा काम गरेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा जारी प्रेस वक्तव्यमा पनि यो घटनाले नेपाली कांग्रेस कैलालीले चुनौतीको सामना गर्नुपर्ने भन्दै गम्भीर हुन नेतृत्वलाई आग्रह गरिएको छ पार्टीको आन्तरिक निर्वाचन अडचालिस प्रतिशत मत लत्याएर एकलौटी मनोनयन गर्नु पार्टी संगठनका लागि दुर्भाग्यपूर्ण स्थिति भएको असन्तुष्ट पक्षको आरोप रहेको छ पत्रकार सम्मेलनमा पार्टीको मान्यता र परम्परालाई बिर्सेर जसरी मनोनयन एकलौटी रूपमा गरियो यो न सचिए पार्टीले गम्भीर क्षति बेहनु पर्ने चेतावनी दिनुभएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ दुर्लभ वन्यजन्तुको वासस्थान तथा जैविक मार्गका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने वसन्त वन क्षेत्र विभिन्न नाममा मासिने क्रम तीव्र भएको छ सूर्य भावर र तराई हुँदै भारतको दुधुवा नेशनल पार्कसँग जोडिएको वसन्त वन क्षेत्र विगत केही वर्ष यता बाढ़ी पीड़ित र काठ तस्करहरूका कारण अत्यन्त जोखिममा परेको छ बाढ़ी पीड़ितका नाममा केही वर्ष अघि वन क्षेत्र कब्जा गरी बसेका परिवारको थप वन क्षेत्र अतिक्रमण गरी गरिरहँदा सम्बन्धित निकाय मौन बसेका कारण बसन्ता वन क्षेत्र मासिने क्रम बढेको हो बसन्ता वन क्षेत्रको तिरासी हजार चार सय अडतिस हेक्टरलाई जोगाउन जिल्ला वन कार्यालयले बसन्ता संरक्षित वन कार्यक्रम सञ्चालन गरिरहेको छ रतनपुर गाविसमा यसको कार्यालय पनि स्थापना गरिएको छ तर बसन्ता संरक्षित वन कार्यक्रमको कार्यालय रहेकै छेउमा वन अतिक्रमणको चेरपट्टा रहेको छ पहलमानपुर उदासेपुर हसुलिया बसौटी पवेरा रतनपुर जोशीपुर थापापुर घोडागोडी नगरपालिका र भजनी त्रिशक्ति नगर नगरपालिकामा फैलिएको बसन्ता वन क्षेत्रले कैलालीको कुन वन क्षेत्रको पच्चीस दशमलव तीस प्रतिशत भूभाग ओगटेको छ बाढ़ी पीड़ितका नाममा नदीको किनारा स्थित बजयपुरमा वन क्षेत्र अतिक्रमण गरी बसेका दर्जनौ परिवारले विभिन्न नाममा बस्ने थप वन क्षेत्र अतिक्रमण गरिरहेका छन् कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले दुई दिनसम्म बस पार्कबाट यातायात सञ्चालन नगर्न नमस्ते शुक्लफाटालाई निर्देशन दिएका छन् शुक्लफाटा यातायात प्रणालीको विधान प्रशासनमा पेश गरेपछि प्रमुख जिल्ला अधिकारी खनालले विधान अध्ययन गर्न दुई दिन लाग्ने भन्दै सो अवधिमा बस गाड़ी नचलाउन भनेको शुक्लफाटा यातायात महासचिव दिलु बोहराले बताउनु भएको छ बुधबार जिल्ला प्रशासनमा प्रालीको विधान पेश गरेको छ प्रमुख जिल्ला अधिकारी खनालले दुई दिनपछि बस पार्कबाट यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउने आश्वासन दिनुभएको बोहराले बताउनु भएको छ नमस्ते शुक्लफाटा यातायातले भाँसीबाट सञ्चालन गर्दै आएको यातायात केही दिन यता बस पार्क नजिकैबाट सञ्चालन गर्न थालेपछि पवनदूत र महाकाली सेती यातायातले अवरोध गर्दै आएका छन् मंगलबार जिल्ला प्रशासनमा बसेको तीनवटै यातायात समितिको बैठकले शुक्लफाटाको विधान सरकारी कार्यालयमा पेश गर्नुपर्ने र विधान अनुरूप चलाउनु पर्ने सहमति भएको थियो बैतडीका खोटपे र पाटन बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बैतडीले गरेको बजार अनुगमनका क्रममा छप्पन्न हजार बराबरको उपभोग्य सामान म्याद नागेका अखाद्य वस्तुहरू भेटिएका छन् एक महिना अघि प्रशासनले सो बजार अनुगमन गरिएको थियो एउटा बजारमा अनुगमन गर्दा पनि म्याद नागेका अखाद्य वस्तुको बिक्री घट्न नसकेको हो दशरथचन्द राजमार्गको पहिलो तथा मुख्य बैतडीको खोर्पे बजारमा पसलै पछि म्याद नागेका अखाद्य वस्तुहरू पाइरहेका छन् बजार अनुगमन समिति गरेको अनुगमनका क्रममा बैतडीका अन्य बजारको अवस्था पनि उस्तै रहेको छ अनुगमन गरिएका अधिकांश क्षेत्रमा म्याद नागेका वस्तु भेटिँदै आएका छन् खोर्पे बजारका किराना पसलहरूमा तरकारी होटेल औषधि पसल गरी एकसठी वटाको अनुगमन गरिएको थियो भने पाटन बजारमा पनि एकतीस पसलको अनुगमन गमन गरिएको थियो सबै जसोमा केही न केही वस्तु म्याद नागेको पाइएको छ पिठो चिउरा बिस्कुट चाउचाउ तेल मसला लगायत श्रृङ्गारका सामान पनि म्याद सकिएको वर्षौसम्म पनि बिक्री हुँदै आएको पाइएको छ देशभरका विद्यालयका लागि तेह्र हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने चार अर्ब रूपियाँ बजेट समेत फ्रिज हुने अवस्थामा रहेको छ एक वर्ष अघि प्रधानमन्त्री स्तरीयको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि चार अर्ब रूपियाँ विनियोजन गर्ने शैक्षिक सुधार प्रतिबद्धता सार्वजनिक गरेको थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्णयमा भएको दरबन्दी कार्यान्वयन योजना समयमा अघि बन्न सकेको छैन मुलुकभर कतिपय विद्यालयको आधारभूत तहमा शिक्षक अभाव रहेको छ सरकारले विनियोजन चार अर्ब बाहेक आधारभूत तहका शिक्षकको तलबका लागि नियमित रूपमा चालु आर्थिक वर्षमा सडचालिस अर्ब उन्नाइस करोड़ चौहत्तर लाख विनियोजन गरेको छ यसै गरी माध्यमिक तहका लागि बाह्र अर्ब उनाचालिस करोड़ उनासी उनानब्बे लाख छुट्याइएको छ यसैगरी गरी शिक्षक विद्यार्थी अनुपात कम भई जगेडा देखिएका दश हजार प्रावि दरबन्दी माथिल्लो तहका तत्कालीन समायोजन गर्ने र अपुग तेह्र हजार दरबन्दी सिर्जना प्रक्रिया शुरू गर्ने निर्णय भएको थियो मन्त्रालयले प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार शिक्षक दरबन्दी र व्यवस्थापनको काम अधिकांश रूपमा अगाडि आंशिक तयारीका रूपमा मात्र भइरहेको जानकारी दिएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको छ हिजो राति दस बजेतिर नेपालगंजबाट बाजुरातर्फ आउँदै गरेको नाचार ख चौध शून्य चार नम्बरको बस डोटीको घण्टेश्वर गाविस दुई गैरा बजारको मोडमा नालीमा पल्टिँदा चालक र सहचालक सहित सातजना सामान्य घाइते भएका छन् घाइतेहरू सबैको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशका पूर्वी तथा यता पश्चिमी पहाड़ी भागमा मौसम बदली हुनेछ भने देशका मध्य पहाड़ी क्षेत्रमा सामान्य मौसमी बदली हुनेछ बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिट खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक संघीय आयोग बनाएर तराईका सबै जिल्ला पहाड़सँग टुक्र्याउने गम्भीर षड्यन्त्र भइरहेको एमाले उपाध्यक्ष भीम रावलको भनाई भारतमा मजदूरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय एकचालिस बेपत्ता आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बैलपाट अस्पतालका कर्मचारीहरूले दबाव स्वरूप प्रदर्शन गरे पच्चिसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस डडेलधुरामा विभिन्न कार्यक्रम गरी मनाइयो जिल्ला कार्य समितिले एकलौटी रूपमा बाह्र सदस्यीय मनोनयन गरेपछि नेपाली काङ्ग्रेस कैलालीमा विवाद चुलिँदै गुटको स्वार्थ र तानाशाही ढंगले पार्टी सञ्चालन गरेको आरोप र दुर्लभ वन्यजन्तुको वासस्थान तथा जैविक मार्गका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने बसन्त वन क्षेत्रमा विभिन्न नाममा मासिने क्रम तीव्र नमस्ते शुक्लफाटाका गाडी बस पार्कमा नराख्न कञ्चनपुरका सिडिओको निर्देशन समाचार सन्वर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट सुन्न र चाहेका बेला हाम्रा समाचार तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पक्का सुन्न सक्नुहुनेछ हवस् त समाचारबाट मलाई भने बिदा दिनुहोस् नमस्कार